यस्तो पनि हूँ दो जिंदगी कहिले कैले कसैलाई माग्नु एउटा भूल गरे मैले यस्तो पनि हुँदो मेरो जस्तो माया दिन तिमीलाई हजार होला तिम्रो लागि मेरा जस्ता हजार हजार मुटु जसलाई आफ्नो सम्झेको थियो बिरानो भयो अहिले कसैलाई माया गर्नु त भुल गरे मैले यस्तो पनि हुँदो मेरो माया फुल्ती जान तिम्रो माया हलो ठुलो मेरो इच्छा मारे जान तिम्रो इच्छा उदास आँखा मेरा सपना देखे पहले पहले कसैलाई माया गर्नु एउटा भूल गरे मैले यस्तो पर